नेपालभर एकै साथ सुनिरहनु भएको अपरान्न चार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म सम्झना अब खबर विस्तारमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजावादीको षड्यन्त्रमा नफसी आगामी मङ्सिर चार गते हुने संविधान सभा निर्वाचनमा भाग लिन नेकपा माओवादीलाई आग्रह गर्नु भएको छ निर्दलीय र चार दलीय सिन्डिकेटकै सरकार भए पनि निर्वाचनबाट डराएर भाग्नुभन्दा भाग लिएर लोकतन्त्र र गणतन्त्रको संस्थागत गर्नु आवश्यक भएको केसीले बताउनु बताउनुभयो आगामी निर्वाचनबारे पार्टी प्रशिक्षणका लागि बागलुङ पुग्नुभएका केसीले प्रगतिशील पत्रकार संघले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जस्तो सुकै अप्ठ्यारो भए पनि संविधान सभाबाटै संविधान लेखिनुपर्नेमा जोड दिनुभयो संविधान सभाभित्र संसद पनि रहने हुँदा दलीय सरकार निर्माण र सरकारको नियन्त्रण गर्न सकिने भएकोले निर्वाचन अनिवार्य भएको केसीले प्रश्न पार्नुभयो चुनाव भाड्ने र पूर्व राजासँग मिलेर राष्ट्रियता जोगाउँछौँ भन्नु दुर्भाग्य भएको पनि उहाँले टिप्पणी गर्नुभयो कोशी गण्डकी र कालापानीका सम्झौतादेखि राष्ट्रियता बैसिएका सबै घटनामा राष्ट्र प्रमुख राजा थिए केसीले भन्नुभयो राजगद्दी सुरक्षाको लागि राजाहरूले देशको अखण्डता र राष्ट्रियता धरापमा पारेका थिए दुई सय चालिस वर्षसम्म राजतन्त्रले अधिकांश समय राजगद्दी मात्र सुरक्षा गर्दै जनतालाई धोका दिएको केसीको आरोप छ राष्ट्रिय दलित आयोगले मोरङको बेलबारीमा दलित महिलालाई गरेको अमानवीय व्यवहारको घटनालाई तोडमोड गरेर पीडितलाई पीडकलाई उन्मुक्ति दिन लागि आरोप लगाएको छ आज रिपोर्टर्स क्लब नेपालमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष सुशीला शेर्पानी ठाकुरीले प्रशासनले घटनालाई छुवाछुत कसुरी अनुसार मुद्दा चलाउन आनाकानी गरिरहेको भन्दै पीडितले न्याय नपाउने अवस्था आए प्रतिरोध गर्ने चेतावनी दिनुभयो आयोगले सदस्यहरू खेमबहादुर नेपाली र अनिता परिवारलाई स्थलगत अध्ययन गर्न खटाएको र महिला आयोग मानव अधिकार आयोगसँग मिलेर न्याय दिलाउने अभियान सुरु गरेको उहाँले जानकारी दिनुभयो आयोगका सदस्य सचिव भुवन सुनाले दोषीमाथि तत्काल कारवाही जानुपर्ने पीड़ितलाई पुनस्थापना र क्षतिपूर्ति दिनुपर्ने बताउनुभयो साउन सात गते मोरङ बेलबारीकी एक दलित महिलालाई स्थानीय गैर दलित समुदायले कालो मुसो दलेर जुत्ताको माला लगाएर दुर्व्यवहार गरेका थिए कास्कीमा फेरि पनि बर्ड फ्लूको संक्रमण भेटिएको छ बर्ड फ्लू मुक्त घोषणा गरेको पाँच महिना नबित्दै कास्कीमा सातौं पटक H H five N one जीवाणु भेटिएको क्षेत्रीय पशु निर्देशनलाई पोखराले नमुना परीक्षणपछि पुष्टि गरेको हो लामाचोरुको गडचुवा फ्रेस हाउस र घारीपाटनमा शिवपोडीले पालेको बोइलर कुखुरामा एच फाइभ एन ओन जीवाणुको संक्रमण भेटिएको क्षेत्रीय पशु निर्देशक डाक्टर वंशी शर्माले जानकारी दिनुभयो यसअघि गत माघ महिनामा पनि कास्कीका विभिन्न ठाउँमा बर्ड फ्लू भेटिएको थियो कुखुरामा बर्ड फ्लूको संक्रमण भेटिएपछि संक्रमित क्षेत्रमा रहेका कुखुरा दाना र सुली नष्ट गर्ने काम भइरहेको क्षेत्रीय पशु निर्देशक डाक्टर शर्माले बताउनुभयो जिल्ला पशु सेवा कार्य मार्फत बर्ड फ्लू भेटिएको दुवै ठाउँमा फर्ममा सिल गरी रेस्क्यु टोलीले पन्छीजन्य पदार्थ नष्ट गरेको छ अस्थायी शिक्षक संघर्ष समिति जिल्ला कार्य समिति चितवनको आजको भेलाले शिक्षकहरूको जिम्मेवारी बाँडफाँड गरेको छ दुई हजार त्रिसठी वैशाख दसपछि नियुक्त भएका अस्थायी शिक्षकहरूको भेला एवं सांगठनिक गतिविधि छलफल कार्यक्रमले पाँचवटा क्षेत्रमा शिक्षकहरूको जिम्मेवारी बाँडेको क्षेत्र नम्बर एकको संयोजकमा गणेश थपलिया क्षेत्र नम्बर दुईको संयोजकमा भीमबहादुर खड्का क्षेत्र नम्बर तीनको संयोजकमा पदमबहादुर चेपाङ क्षेत्र नम्बर चारका संयोजकमा विष्णु प्रसाद पौडेल र क्षेत्र नम्बर पाँचको संयोजकमा सुमन सिलवाल चयन भएको गरेका छन् साथै आर्थिक संयोजकमा लोकप्रसाद चापागाईलाई जिम्मेवारी दिएको छ भेलाले अस्थायी शिक्षकको सेवा शर्त र सुविधाको लागि पर्सा पम्पलेट अन्तर्क्रिया लगायतका कार्यक्रम भोलिदेखि गर्ने र आगामी शनिबार पेसागत संघ संगठनसँग अन्तर्क्रिया गर्ने कार्यक्रम पनि तय गरेको समितिका कार्यवाहक अध्यक्ष ज्योति नारायण ढकालले जानकारी दिएका छन् कार्यक्रम समितिका केन्द्रीय सल्लाहकार हिरामणी चापागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो अमेरिकाको फ्लोरिडा राज्यमा एक व्यक्तिले अन्नधुन गोली हानी छ जनाको हत्या गरेका छन् फ्लोरिडा राज्यको हिमालय सरको पाँच तले भवनमा रहेको ती व्यक्तिले आफू बस्दै आएको पाँचौं तलामा आगो लगाउनुको साथै छ जनालाई गोली हानेर हत्या गरेका हुन् आग लागेपछि भागदौड मचिएको बेला गोली हानेर पाँचजनाको हत्या गरेको र पार्किङमा गाडी निकाल्ने क्रममा अर्को व्यक्तिलाई पनि गोली हानी हत्या गरेको बताइएको छ भवनमा आगो लगाएर सोही भवनका दुईजनालाई कब्जामा लिइरहेकै बेला पुगेका प्रहरी कारवाहीमा उनी पनि मारिएका छन् सोह्र वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमी फाइनलमा आज भारत र अफगानिस्तान भेट्दैछन् खेल अपरान्न चार बजे ललितपुर लगन खेलको आर्मी मैदानमा हुनेछ भारत समूह बीको विजेता हो भने अफगानिस्तान समूह एकको उपविजेता हो समूह चरणमा भारतले श्रीलङ्कालाई चार एकले र बङ्गलादेशलाई दुई शून्यले हराएको थियो यस्तै अफगानिस्तानले नेपालसँग एक एक र पाकिस्तानसँग गोलरहित बराबरी गरेको थियो भने भुटानलाई तीन एकले हराएको थियो आजको खेलको विजेताले उपाधिको लागि नेपालसँग प्रतिस्पर्धा गर्नेछ नेपालले शनिबार भएको पहिलो सेमिफाइनलमा बङ्गलादेशलाई पाँच एकको फराकिलो अन्तरले हराएको थियो र पाकिस्तान र वेस्ट इन्डिज बीचको दोस्रो टी ट्वेन्टी क्रिकेट आज मध्यरातमा हुँदैछ पहिलो खेलमा जित हात पारेको पाकिस्तान दोस्रो खेलमा पनि तीन आत्मसात गर्दै श्रृङ्खला आफ्नो पक्षमा पारे दाउमा छ घरेलु टोली वेस्ट इन्डिज भने श्रृङ्खला बराबरी गर्ने प्रयासमा रहनेछ आज बिहान सकेको पहिलो खेलमा पाकिस्तान दुई विकेट विजयी भएको थियो हौस् त बिहान चार बजेको अर्पण खबर सकियो म सम्झना बिदा हुन्छु नमस्कार यस अर्पण खबरको साथमा एटिच्युड multilearning learning academy math science र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युड मल्टिलर्निङ लर्निङ एकाडेमी खैरहने चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्क माथि मोबाइल नम्बर अन्ठानब्बे र अन्ठानब्बे चार त्रिपन्न पैँतालिस शून्य चौध मनोरञ्जनका लागि सुन्नु हजुर रेडियो हजुर अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्स र यो हो कार्यक्रम बलिउड काउन्टाउन पूर्वी चितवनकै एकमात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम मार्शल इम्पोरियम